म परिचय दिन चाहन्छु यहाँको शुभ नाम चाहिँ के पर्यो म मेरो विष्णु रजेल जुबुङ कति नम्बर वडा हो मेरो सात नम्बर उर्लाकोट उर्लाकोट निकै पहिलेदेखि चर्चामा आएको गाउँ हो यस्तो लोक संस्कृतिमा जमाउन सकिन्छ त होइन हाम्रो पहिलेदेखि यस्तो लोक भाग भनेपछि पहिलेदेखि निकाल्नुहोस् पानी खायो बाघ राम्रो नाच्नु भयो यहाँको शुभ नाम चाहिँ के पर्यो हजुर मेरो नाम रुमा सारू आगै पार्नुभयो त नाचमा पारौँला ल फेरि सालेजो निकालिदिनुहोस् मजुवा भाटियो झन माया बारीमा कोदो रोपेर थाक्दै आएका दिदीबहिनीहरू कोदालो खनेर थाक्दै आएका दाजुभाइहरू यो जुबुङको गाउँमा यति बेला आगो पारिरहेका छन् साँझमा यही रमाइलोमा छौँ दिदीबहिनीहरू नाच्नु भएको छ फन्की फन्की दाजुभाइ पनि नाच्नु भएको छ जुन बर्खा मास दिनभरि काम गर्नुहुन्छ मुइरा आटो कति मनपर्छ मनपर्छ मिठो लाग्छ है हजुर क्षतिमयको आटो होस् अझ है हजुर तरकारी कविलिका मन्टा भन्ने चलन छ होइन हजुर बडी भयो होइन हजुर सिस्नो र आटो कति खाने गर्नु भएको छ मनपर्छ मनपर्छ एकदमै खाजा के दिन्छन् कोदो रोप्नु जाँदाखेरि रोटी कोदोको रोटी कोदाको रोटी हजुर अनि बाइबाराको अचार हजुर हजुर होइन हजुर हरिया एकदमै मिठो हुन्छ कोदाको छ छ टिमुर छर्केर होइन खाउँ खाउँ लाग्छ है हजुर एकदमै मिठो हुन्छ हुन्छ हजुर अनि तपाईँ खुब नाप्नु हुँदो रहेछ तिजमा चाहिँ तपाईँ नै अगाडि हो कि हो हजुर हो ल फेरि राम्रो नाप्नु होला अब फेरि सालेजो भाका निकाल्न लगाउँछु भेट्यो बेनी दोबान धलकी जला जो बाना समय जाने <laughs> बरखे सिमीलाई के भयो মেলা दाम चाहिँ के पर्यो मेरो नाम तिलकुमार राजाली? कति नम्बर वडा हो सात नम्बर वडा हजुर तपाईँको नाम चाहिँ मेरो सुमित्रा घर घर तपाईँले त खुब गाउनु रहेछ छुड्की निकाल्नु रहेछ जमानामा कतिको चल्थ्यो ए कति गीत कति बुढो हेर बेला हामीले त बिहानसम्म हुन्न जमिन एकदम राम्रो रमाइलो हुन्थ्यो सालेजोको बिचमा पुरानो भाका सुनाइदिनुहोस् न है है त माया लाउने फेरि मैले बग्ने पानी ठुले हा छ्याप काटी गुल्मे जुबङका दिदीबहिनीहरू तपाईँहरूले जुन चिन्तन बोक्नु भएको रहेछ ड्रम सेट र पप गीतहरू गाएका छन् तर हाम्रा यी लोक भाकाहरू हराउँदै गएका छन् यो चिन्तन बोक्नु भएको छ र प्राय गरेर सधैँ चाडपर्व अन्य हर्ष बढाइमा पनि तपाईँहरूले यस्ता गीतहरू गाउनुहुन्छ भन्ने सुनेर नै आज हामी यहाँ आइपुगेका हौँ तपाईँहरूलाई साधुवाद भन्न चाहन्छौँ या बहिनी जसले यो चिन्तन बोकिरहनु भएको छ उहाँ हेर्दाखेरि सहरिया एउटा ठिरी जस्तो देखिनुहुन्छ उहाँको लबाई खबाई पश्चिमेली संस्कृतिको छ तर पनि आफ्नो लोक भाकालाई भुल्न सक्नु भएको छैन र उहाँले यस्ता गीत रन्काइरहनु भएको छ र यहाँ धेरै दिदी बहिनीहरू आइरहनु भएको छ सेतै फुलीकी आबै पनि मैले यहाँ देखिरहेको छु भर्खरको बहिनीहरू पनि देखिरहेको छु र धेरै आउनु भएको छ पासाद क्लासमा पढ्ने बहिनीहरू पनि एकदमै झुमिरहनु भएको छ गाइरहनु भएको छ गुल्मी जुबुङको यो पुरानो लोक संस्कृति जगेर्ना गर्ने महिलाहरूको जुन पहल छ जुन एउटा कदम छ यसका लागि धेरै धेरै धन्यवाद दिँदै अब म सर्वप्रथम यहाँ उपस्थित दिदीबहिनीहरूको परिचय लिन चाहन्छु नमस्कार गीत तबाट मिठो गाउनु भयो यहाँको शुभ नाम चाहिँ नमस्कार मेरो नाम दिलमाया बोहरा गीत त निकै गाउनु भएको छ तपाईँ घर त यहाँ होइन के अरे होइन नै होइन सर कहाँ हो मेरो गुल्मी जिल्ला नेटा गाविस वार्ड नम्बर सात माझगाउँ तपाईँ जुबुङकै सामाजिक परिचालिका हो हजुर जुबुङको उद्यम विकास सहजकर्ता गर्दा त्यही भएर यहाँको बहिनीहरूलाई जागरुक बनाउँदै हुनुहुन्छ जगाउनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ हजुर अनि यहाँको शुभ नाम मेरो नाम पूर्णिमा रजाली हो म यो ठुला चर कृषि तथा पशुपालन समूहमा तालिममा हामी सबै सहभागी भएर बहिनीहरू सबै जुटेर हामी सबैजनाले यो अहिले हामी यो साँझमा एउटा रोडी गाएर दुःख सुख पोख्नको लागि हामी बहिनीहरू दाजु दाजुभाइहरू सबै जुटेर हामी रमाइलो गरौँ भनेर एकछिन यो हाम्रो संस्कृतिलाई जगाइराखौँ भनेर पप गीतमा मात्र होइन हाम्रो लोक भाकामा पनि हामीले सबैले नै यसमा ध्यान दिनुपर्छ भन्ने मेरो विचार छ धन्यवाद यहाँनिर भ्यागुता गरिरहेका छन् यहाँ पोखरी ठुलो रहेछ है हजुर यो भ्यागुताको तालसँगै यहाँ छोरा मान्छेहरूले गीत कतिको फर्काउन सक्ने हो यहाँको शुभ नाम चाहिँ के पर्यो म विष्णु रजाले फर्काउन सक्नुहुन्छ त होइन यसो कोसिस गरौँ भन्ने हामीले होइन बिच हामी कुराकानी पनि गर्नेछौँ कसरी फर्काउन चाहनुहुन्छ ल म यसो एउटा गीतैबाट कोसिस गर्नेछु हे कहिले विदेश कहिले सहर छिरिन्छ कहिले सहर छिरिन्छ सम्झि ल्याउँदा यो मोटो छिरिन्छ पालो पातै पर रोदीमा झुमे 21 भर्लेनीको भिरको निकै चर्चा छ यहाँनिर कतै भर्लेनी भिरमा निकै जानुहुन्थ्यो कि तपाईँहरू है एकदमै हो हजुर घाँस काट्न कि माया लाउन घाँस काट्ने पनि माया पनि लगाउन डोरे हो <laughs> त्यही भएर रित्ति आउँथ्यो डोको है होइन घारी त लिएरै आउँथ्यो होइन कहिले कहिले त ठग्नु भयो अनेक बाहना पार्नु भयो है ल अब फेरि फर्काइदिनुहोस् अब ए यो माटोले लगाएको साँच्ची नै वा बहिनीले भन्नुभयो जहाँ पुगे पनि जस्तै व्यवस्था परे पनि जुन ठाउँमा रहे पनि जुबुङलाई नभुल्नु हरेक गाउँका मान्छेहरूले आफ्नो गाउँलाई नभुल्नु यो सन्देश हो उहाँले दिएको हुन पनि कसरी भुल्न सकिन्छ र दिनभरि कोदो रोपिन्छ दिनभरि धान रोपिन्छ अनेक काम गरिन्छ साँझमा एकदम पानी परिरहेको हुन्छ निद्रा यति मिठो लाग्छ झ्याउकुरी कराउँछन् त्यसरी भ्यागुता कराउँछन् जति थकाइ भए पनि साँझमा हाम्रा पूर्वजहरूले यस्तो यो रोदीहरू राख्ने चलन गरेका थिए थकाइ मेटिन्छ हाँसो मजा गरिन्छ र सुतिन्छ अहिले चाहिँ रोदी बस्ने चलन छैन बरु हेलो डार्लिङ भन्यो तत्कालै आएको या पुगेको त्यस्तो संस्कृति भित्रिएको छ यस्तो अवस्थामा जुबुङका दिदीबहिनीहरूले जुन प्रयास गर्नुभएको छ साधुवाद छ र अब विष्णु रजाइलीजी अब बिट मारिदिनुहोस् एउटा गीत हे बाधे ताले परदेशी परदेशी यो मुटुमा जुबुङलाई सजाछु पालो